यो सुरको हिरो छ डाँडाभरि वरिपरि चिसो चिसो बतासम्म उडिदिन्छ मन मेरो सिमलको भुवासरी जाडो जाडो मौसम यो सुरको हिरो छ डाँडाभरि वरिपरि चिसो चिसो बतासम्म उडिदिन्छ मन मेरो सिमालको भुवासरी खुसियाली छाएको छ रमाइलो यो दिनमा यो मनले तिमीलाई चाहेको छ आँखाले खोजेको छ खुसी र मङ्गले आज यो रमाइलो मौसममा ढाडामाथि देउरालीमा सँगै बसी गीत गाउँ आज यो मनले तिमीलाई चाहेको छ आँखाले खोजेको छ खुसी र मङ्गले आज यो रमाइलो मौसममा ढाडामाथि देउरालीमा सँगै बसी गीत गाउँ आज यो मौसममा sama Nano nano ang galo mabadidim na timila hiyo zarugo na manadar Mito mito bato masang sandira maune yotay nero mankurahar Nano nano ang galo mabadidim na timila hiyo zarugo na manadar छ हामीलाई यो भन्ने तिमीलाई चाहेको छ आँखाले खोजेको छ खुसी र उमङ्गले आज यो रमाइलो मौसममा डाँडामाथि देउरालीमा सँगै बसे गीत गाउँ आज यो भन्ने तिमीलाई चाहेको छ आँखाले खोजेको छ खुसी र उमङ्गले आज यो रमाइलो मौसममा डाँडामाथि देउरालीमा सँगै बसे गीत गाउँ आज यो मौसममा बल्झे केसको छहारीमा भुल्न देऊ यो संसारलाई बिताउन देऊ यो जिन्दगी यो मनले तिमीलाई चाहेको छ आँखाले खोजेको छ खुसी र उमङ्गले आज यो रमाइलो मौसममा ढाँडामाथि देउरालीमा सँगै बसी गीत गाउँ मेरो मौसममा डाँडामाथि देउरालीमा सँगै बसी गीत गाउँ आज मनले तिमीलाई चाहेको छ आँखाले खोजेको छ खुसी रोको मङ्गले आज यो रमाइलो मौसममा डाँडामाथि देउरालीमा सँगै बसी गीत गाउँ